धन्यधरु गो हो गर्ने मोटो नै टाढा भो योगको शब्दमा बिरहको लय हो आज मैले यो गीत गाउने नै तिमी मेरो साथमा भइदिएको भए झन्भन्दा झन् यादहरू गाडा हो हो गर्ने मुटु नै त तिमी मेरो साथमा भइदिएको भए यदि तिमी मेरो साथमा इयासु यसरी हो दुखेरै त हो नि मन बेसरी वियोगको शब्दमा बिरको हो आज मैले यो गीत गाउने नै थिएन यदि तिमी मेरो सा भक्ति आँसु यसरी हो दुखेरै त हो नि मन बेसरी वियोगको शब्दमा बिरह अहिले तिमी मेरो साथमा भइदिएको भए यदि तिमी मेरो साथमा भइदिएको जोगको शब्दमा बिरागोलाई हो आज मैले यो गीत गाउने नै थिएन यदि तिमी मेरो साथमा भइदिएको भए वियोगको शब्दमा बिरहको नै हो आज मैले यो गीत गाउने नै थिएन यदि तिमी मेरो साथमा भइदिएको भए यदि तिमी मेरो साथमा भइदिएको